रूपमा विनियोजन गरिएको बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची भए पनि योजना आयोगले रातो किताब भाग दुई छपाईमा ढिलाइ गरेका कारण छलफल हुने अवस्था नरहेको संसद सचिवालयले जनाएको छ विनियोजन विधेयकमाथिको छलफल पन्ध्र गतेदेखि गर्ने तयारी छ बैठक दिउँसो एक बजे बोलाइएको छ आजको बैठकमा सरकारले ल्याएका केही विधेयक पेश पेश गर्ने तयारी छ यसअघि हिजो अदालतको अवहेलना सम्बन्धी विधेयक कानून मन्त्री नरहरि आचार्यले प्रस्तुत गर्नुभएको थियो संविधान सभा बाहिर रहेका राजनैतिक दल तथा पूर्वी पहाड़ी जिल्लामा भूमिगत गतिविधि सञ्चालन गरिरहेका सशस्त्र समूहसँग आज पनि वार्ता हुने भएको छ हिजो छलफल गर्न बाँकी रहेका चारवटा समूहसँग आज वार्ता हुनेछ संवैधानिक राजनैतिक संवाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले हिजोदेखि इलाममा वार्ता शुरू गरेको हो सभासद आनन्द प्रसाद ढुङ्गानाको समाजगतमा रहेको प्रारम्भिक उपसमितिले आइतबार हिजो किराँत जनवादी workers party party Suman Bantawa समूह जातीय मोर्चा मुक्ति मोर्चा नेपाल स्टेट लिम्बुवान फोर्स र मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदसँग वार्ता गरेको छ उनीहरूसँग चार बुद्धि सहमति भएको छ वार्ता अहिले केही बेरपछि लामको चियाबारी कटेजमा हुनेछ आजको वार्तापछि पूर्वी नेपालका सशस्त्र समूहसँगको वार्ता सकिने संसद सचिवालयका प्रवक्ता एवं वार्ता समितिका सहभागी मुकुन्द शर्माले जानकारी दिनुभयो खाद्यान्न तथा तरकारीमा रासायनिक विषादीको प्रयोग कम गर्ने विषयमा कृषि वैज्ञानिकहरू चितवनमा छलफलका लागि छुटिएका छन् एकीकृत शत्रुजी व्यवस्थापन कार्यक्रमको आयोजनामा चितवनमा सुरु भएको छलफलमा विभिन्न देशका कृषि वैज्ञानिक सहभागी भएका छन् रासायनिक विषादीले मानव स्वास्थ्यमा गम्भीर असर गर्न थालेपछि त्यसको विकल्पमा जैविक विषादीको प्रयोग बढाउने उद्देश्यले छलफल सुरु भएको आयोजकले जनाएको छ ढुसी ब्याक्टेरिया जस्ता सूक्ष्म जीवाणुको माध्यमबाट रोग किरा नियन्त्रण गर्ने उपायबारे Honduras Guatemala Kenya Tanzania Indonesia Cambodia Bangladesh र नेपालका वैज्ञानिकहरूले छलफल गरे नेपाल कृषि अनुसन्धान परिषद नारका वरिष्ठ वैज्ञानिक रामबहादुर केसीले बताउनुभयो छलफल तीन दिनसम्म चल्नेछ खाद्यान्न तथा तरकारीमा विषादी कम प्रयोग गर्ने देशको सूचीमा परे पनि पछिल्लो समय नेपालमा रासायनिक विषादीको प्रयोग बढ्दै गएको पाइएको छ मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने राजनैतिक रासायनिक विषादीलाई विस्थापित गर्न सघाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका सुलभ पौडेलले बताउनुभयो बाघको आक्रमणबाट चितवनको माडीमा एक महिलाको ज्यान गएको छ बाघको आक्रमणबाट अयोध्यापुरी नौकी पञ्चमाया गुरुङको ज्यान गएको माडी प्रहरीले जनाएको छ स्थानीय वैकुण्ठेश्वर सामुदायिक वनमा घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा गुरुङको ज्यान गएको इलाका प्रहरीकाले माडीका प्रहरी निरीक्षक दिनेश भण्डारीले जानकारी दिनुभयो गुरुङलाई बाघले दिउँसी आक्रमण गरे तापनि उनको सब भने गैराती मात्र फेला परेको उहाँले बताउनुभयो बेलुका बेरसम्म घर नफर्किएपछि खोजी गर्दा उनको सब फेला परेको राति फेला परेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तनको विरूद्ध पूर्वी चितवनको रत्नगरमा आज विरोध र्याली निकालिएको छ र्यालीपछि सौराचोकमा आयोजित कोणसभामा बोल्नेहरूले धर्म परिवर्तनको विरोध गर्दै सजग रहन आग्रह गरेका छन् कोणसभामा बोल्दै पण्डित रामकृष्ण उपाध्यायले नेपालमा बढ्दो धर्म परिवर्तनको चलखेलका कारण द्वन्द्वको अवस्था सृजना हुने भन्दै सचेत रहन आग्रह गर्नुभयो उहाँले कुनै पनि व्यक्तिले खुसीले धर्म परिवर्तन गर्दा आपत्ति नहुने तर विभिन्न लोभ लालचमा पार्दै परिवर्तनको नारा दिनु खेदपूर्ण रहेको बताउनुभयो धर्म परिवर्तनले एउटै परिवारका सदस्यलाई पनि छुट्याउने भन्दै उपाध्यायले बेलैमा सजग रहनुपर्ने सुझाव दिनुभयो धर्म परिवर्तनकारीको कुनै इतिहास नरहेको उल्लेख गर्दै उहाँले धर्म परिवर्तनले नेपालको मौलिकता नष्ट हुने दावी गर्नुभयो धर्म परिवर्तनले विदेशी संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै उपाध्यायले त्यसले सामाजिक सद्भाव बिथोलिएको बताउनुभयो हिन्दू जागरण नेपालको नेतृत्वमा रत्नगरको निपन स्थित हरिहर मन्दिरबाट निकालिएको भजन कीर्तन सहितको र्यालीले रत्नगर बजार परिक्रमा गरेको थियो सञ्चालक समितिका पदाधिकारीले चिकित्सक र कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै स्वास्थ्य कर्मीले नवलप्रासीको डण्डामा रहेको मध्यबिन्दु सामुदायिक अस्पताल बन्द गराएका छन् गैराती अध्यक्ष महेन्द्र पोखरेल र सहसचिव बालकृष्ण घिमिरेले अस्पतालका डाक्टर किरण सोती लगायतका कर्मचारीलाई गाली गलौज गरेको भन्दै स्वास्थ्य कर्मीहरूले आकस्मिक सहितका सबै सेवा बन्द गराएका हुन् आकस्मिक सेवा बन्द गराएका हुन् आइतबार राति अस्पताल पुगेका अध्यक्ष पोखरेल र सहसचिव घिमरेले टेलिफोनबाट आफूहरूलाई धम्काएको डाक्टर सोतीले बताउनुभयो राति बाह्र बजेदेखि सबै सेवा बन्द गरेर स्वास्थ्य कर्मीहरू सञ्चालक समितिका अध्यक्ष र सहसचिवको विरुद्धमा उत्रिएपछि अस्पतालमा कुनै पनि बिरामी छैनन् सञ्चालक समितिका अध्यक्ष महेन्द्र पोखरेलले भने राति अस्पतालमा गए पनि आफ्नो तर्फबाट भनाभन केही नभएको बताउनुभयो अस्पतालको विषय भएकाले अस्पतालमै बसेर कुरा गर्ने उहाँले बताउनुभयो उपाध्यक्ष केदारनाथ घिमिरेले राति हल्ला भएको खबर पाए पनि विस्तृत कुरा बुझि नसकेको बताउनुभयो सो अस्पताल जनस्तरबाट धनध्यानाञ्चल महाज्ञ गरी स्थापना गरिएको हो झरी पर्नुपर्ने मध्य साउनको बेला चर्को घाम लाग्न थालेको छ मनसुन फेरि पनि निष्क्रिय जस्तै भएकाले पानी पर्ने क्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अघिल्लो हप्ता देशका धेरै ठाउँमा भारी वर्षा भएकोमा आइतबारदेखि पानी पर्ने क्रम कम भएको हो दिउँसो पख भने हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ महाशाखाका मौसमविद मेन कुमार अर्यालका अनुसार केही दिनपछि फेरि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 नानगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन औबिसी काठमाडौँ मुगलिन दमोली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबर खबरको साथमा फोटो पॉइंट फोल digital colour lab and digital flex print Ratnanagar एक सौ राचोक चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अंठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज प्राणतिर हल्का पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम रिसोप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार लिबियामा सरकार समर्थक फौज र इस्लामिक लडाकु बीचको सङ्घर्षमा अडतिस जनाको ज्यान गएको छ पूर्वी लिबियाको बेनगाजीमा लडाकुले सरकारी फौजमाथि आक्रमण गरेपछि भिडन्त भएको बीबीसीले जनाएको छ लिबियाको राजधानी त्रिपोली र बेनगाजीमा एक हप्ता यता सरकारी सेना र लडाकु सङ्घर्षबीच संघर्ष चर्किँदै गएको छ त्रिपलीमा भएको भिडन्तमा सन्तानब्बे जनाको ज्यान गएको छ भने चार सय जना भन्दा बढी मानिस घाइते भएका छन् भिडन्तका क्रममा त्रिपोलीको विमानस्थल नजिकै इन्धन भण्डारण केन्द्रमा रकेट आक्रमण हुँदा आग लागि भएको छ प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति निकाली आगो नियन्त्रणमा लिन सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ आगो नियन्त्रणमा नलिए तीनदेखि पाँच किलोमिटर आसपासको क्षेत्र पुरै ध्वस्त हुने अधिकारीहरूले चेतावनी दिएका छन् सङ्घर्ष चर्किँदै जाँदा फ्रान्स फ्रान्स जर्मन अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल लिबिया छोड्न सुझाव दिएका छन् टर्कीले पनि आफ्ना सात सय भन्दा बढी कर्मचारीलाई फिर्ता लगेको छ खेल समाचार म्यान्चेस्टर सिटीले इन्टरनेसन च्याम्पियन्स कप फुटबलमा एसी मिलानलाई पराजित गरेको छ पिटर्सबर्गमा गैराती भएको खेलमा प्रिमियर लिग च्याम्पियन्स सिटीले इटालियन महारथी मिलान विरुद्ध पाँच एकको जित निकालेको हो सिटीले पहिलो हाफको छब्बिस मिनटसम्ममा चार गोलको अग्रता लिएको थियो जोभेटिक सिन्क्लेयर नाभास र हिनाचोले गोल गरे पहिलो हाफमा एसी मिलानका लागि मुन्टारीले सान्त्वना गोल गरेका थिए सिटीका लागि जोभेटिकले व्यक्तिगत दोस्रो गोल गर्दा मारियो बालाटेलीको गोलले मान्यता पाएन खेलको तीस मिनेट भने आदिका कारण खेलाइएको थिएन अर्को खेलमा लिभरपुलले ओलम्पिकासलाई एक शून्यले पराजित गरेको छ अब सिटी र लिभरपुल भिन्नेछन् अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगायतका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दै व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने रासायनिक विषादीको प्रयोग कम गर्ने विषयमा कृषि वैज्ञानिकहरू छलफलका लागि चितवनमा जैविक विषादीको प्रयोग बढाउने उद्देश्य लिबियामा सरकार समर्थक फौज र इस्लामिक लडाकु बीच भिडन्त अडतिस जनाको मृत्यु र इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा म्यान्चेस्टर सिटीद्वारा एसी मिलान पराजित त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोक Narayangarh phone zero five six five seven का लागि हजुर एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए